देशप्रेम बदरीनाथ भट्टराई मातृभूमिमाथि प्रेम के भनेको यो के छ यसमा रहस्य फेरि प्रेम गर्ने प्रणाली कुन हो के देश देशप्रेमका बारेमा मुख तथा कलम चलाउँदैमा देशप्रेमी कहलाइन्छ हाम्रो झन्डा अमर होस् इन्कलाब जिन्दाबाद भनेर चिच्याउँदैमा अथवा देशप्रेमको दर्शन पत्र पत्रिकामा छपाउँदैमा देशप्रेमी बनिने भए के थियो र हो रचनात्मक कार्य ठोस रूपले गर्दै विचारको आदान प्रदान र प्रचारी लक्ष्य गरेर दुनियाँलाई सचेत तुल्याउन र शासकहरूलाई न्यायको बाटो देखाउन मुख र कलम चलाउन आवश्यक पर्दछ तर यही परिधिमा मात्र र देशप्रेम साङ्ग्रिँदैन ऊ त आकाश जस्तै विशाल छ समुद्र जस्तै अगाध छ यदि देशप्रेमलाई वृक्षको रूपमा ढालेर कल्पित चित्र खिच्यौँ भने अनन्त बिगा देखिन्छन् जसलाई फले फुलेको गराउन समस्त जनताको एकता र उत्साह आवश्यक देखिन्छ देशलाई उन्नत तुल्याउन के एउटा व्यक्तिको कोसिसले हुने हो र राष्ट्रपतिदेखि सिपाहीसम्म कर्तव्यमा चल्नुपर्छ गरिबदेखि कुबेरसम्मले कोसिस गर्नुपर्छ मूर्खदेखि विद्वानसम्मले सहयोग दिनुपर्छ केटाकेटीदेखि बुढाबुढीसम्म निरन्तर लागि पर्नुपर्छ सिपाहीले गरेको भन्दा सयखण्ड खण्ड बढ्ता परिश्रम हाकिमले गर्नुपर्दछ गरिबले एक थोपा पसिना बहाएको ठाउँमा धनीले एक पाथी धन छर्काउनुपर्छ मुडे बलले दस दिनमा हुने कामलाई बुद्धिले र युक्तिले एकै दिनमा गरिदिनुपर्छ बुढाबुढीले उठाएको जग बढाउँदै केटाकेटीले छिटो छाना लगाउनुपर्छ काँधमा काँध मिलाएर सारा नेपालीले मेहनत नगरी नेपाल उन्नत हुन्छ भन्नु कल्पना हो अझ सपना हो